¡Gracias! नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरेकै साथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म सम्झना अब खबर विस्तारमा सरकार र कमलरी सङ्घर्ष समितिबीच आज पनि वार्ता हुने भएको छ हिजो साँझ महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा भएको वार्ता सहमतिमा पुग्न नसकेपछि आज फेरि वार्ता हुन लागेको हो आजको वार्ता दिउँसो एक बजेपछि हुने भएको छ कमलरीहरूले आर्थिक राहतको माग गरेपछि अरू मन्त्रालयसँग छलफल गर्नुपर्ने सरकारी पक्षको भनाइ आएपछि वार्ता निष्कर्षमा पुग्न नसकेको हो संघर्ष समितिले प्रहरी दमनको छानबिन हुनुपर्ने कमलरीका गहना र पैसा लुट्ने प्रहरीलाई कार्यवाही हुनुपर्ने लगायतको विभिन्न मागहरू राखेका छन् आफ्ना मागहरूबारे सरकार सकारात्मक देखिएको कमलरीका तर्फबाट वार्ता टोलीमा सहभागी शान्ता चौधरीले बताउनुभयो सरकारले माग पूरा नभएसम्म आन्दोलन जारी रहने कमलरीको भनाइ छ ललितपुरमा कमलरी बसेकी बाह्र वर्षकी सृजना चौधरीको रहस्यमय तरिकाले मृत्यु भएपछि त्यसको छानबिन र दोषीलाई कारवाहीको माग गर्दै कमलरीहरूले आन्दोलन जारी राखेका छन् आइतबार सिंहदरबार घेर्न पुगेका कमलरीमाथि प्रहरी लाठीचार्ज गर्दा केही कमलरीहरू घाइते भएका थिए त्यसपछि उनीहरूको आन्दोलन अझै चर्केको हो मुक्त कमलरीको बन्दको कारण आज पनि पश्चिम तराईको जनजीवन कष्टकर बनेको छ दाङ बाँके बर्दिया कैलाली कञ्चनपुर लगायतका जिल्लामा गाडी कम चलेका छन् बजार पनि खुलेका छैनन् मुक्त कमलरी उठाएको मागको विषयमा सरकारले मंगलबारदेखि वार्ता थालेको छ आज पनि दिउँसो महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा दुई पक्षबीच वार्ताको तयारी छ कमलरी सृजना चौधरीको रहस्यमय मृत्युको छानबिन तथा दोषीलाई कारवाहीको माग गर्दै मुक्त कमलरीले काठमाडौँ सहित पश्चिम तराईका जिल्लाहरूमा प्रदर्शन गर्दै आएका छन् यस्तै उनीहरूले पश्चिम समयमा विभिन्न समयमा बेपत्ता पारेका कमलरीको दर, कमलरी मुक्तिको घोषणा गरी पुनस्थापनाको लागि यिनको व्यवस्था गर्नुपर्ने लगायतको माग पनि गरेका छन् कमलरीको प्रदर्शनमा प्रहरीले दमन धरपकड गरेको भन्दै अधिकारवादी संस्थाले विरोध गरेका छन् गैर दलितकी श्रीमतीसँग प्रेम गरेको आरोपमा एक युवकलाई देश निकाला गरिएको खबर सार्वजनिक भएपछि त्यसबारे प्रारम्भिक अध्ययन गर्न राष्ट्रिय दलित आयोगको टोली असाम पुगेको छ केही दिनअघि असाम भैरव स्थान दुईका सत्र वर्षीय महेन्द्र विकलाई स्थानीय गैर दलितको समूहले यातना दिँदै नेपाल फर्कन नपाउने उर्दी सुनाएर देश निकाला गरेको खबर सार्वजनिक भएको थियो असाम पुगेको टोलीले प्रमुख जिल्लाधिकारी रामबहादुर कुरुवाङ र प्रहरी प्रमुख श्यामप्रसाद पौडेल लगायतसँग भेट गरी घटनाबारे सत्य तथ्य पत्ता लगाई घटनाका दोषीलाई कारवाहीको माग गरेको छ बाइस वर्षकी विवाहित महिला पदमा कुमारी विशेषसँग प्रेम सम्बन्ध राखेको आरोपमा दुई हजार उनासत्तरी चैत्र चौधमा देश निकाला गरेको पीड़ितका बुबा तिरुवाले बताउनुभयो सोभियो निर्वाचनको माग गर्दै नेपाली कंग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले आज पनि विरोधको कार्यक्रमलाई जारी राख्ने भएको छ आज दिउँसो तीन बजे त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको पुतला दहन गर्ने कार्यक्रम रहेको नेविसंघका प्रवक्ता युपी लामी छानेले जानकारी दिनुभयो यस यसअघि भोलिका लागि तोकिएको सोभियो निर्वाचन विद्यार्थी बीच विवादको कारण स्थगित भएपछि नयाँ निर्वाचनको मिति तोक्न माग गर्दै नेविसंघले विभिन्न कार्यक्रम गर्दै आएको छ यसैबीच सोभियो निर्वाचनको विषयमा साना दलहरू अन्तर्गतका विद्यार्थी संगठनले मध्याह साढे बाह्र बजे मध्याह साढे बाह्र बजेपछि अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेका छन् आज जुन पाँच तारिक विभिन्न कार्यक्रम गरी संसारभर विश्व वातावरण दिवस मनाइँदैछ सोचेर खाऊ खाना खेर नफालौं वातावरण जोगाऊ भन्ने नारासहित नेपालमा पनि विश्व वातावरण दिवसको अवसरमा वातावरणको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरूले कार्यक्रमहरू गरिरहेका छन् दिवसको अवसरमा वातावरण मन्त्रालयले पनि राजधानीमा विशेष कार्यक्रमको आयोजना गर्दैछ यसै सरकारी तथा गैर सरकारी संस्थाले वातावरण संरक्षण जलवायु परिवर्तन र यसले मानव जीवन तथा कृषिमा पारेको प्रभावबारे छलफल अन्तर्क्रिया जस्ता कार्यक्रम गर्दैछन् सरकारले वातावरणको अनुगमन र नीति निर्माणमा सहयोग पुर्याउने उद्देश्यले यो वर्ष पहिलो पटक वातावरण विभाग समेत गठन गरेको छ पर्यावरणप्रति जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्र आह्वानमा सन् उन्नाइस सय त्रिहत्तर जुन पाँचदेखि विश्व वातावरण दिवस मनाइने गरिएको हो राजधानी इस्तानबुलमा रहेको एक पार्क पुनर्निर्माणको विषयलाई लिएर टर्कीमा चलिरहेको आन्दोलनले हिंसात्मक रूप धारण गरेको छ उप प्रधानमन्त्री बुलेन्ट अरिङले अत्याधिक सुरक्षा फौज परिचालन गरेर आन्दोलन दबाउने सरकारी कार्य अनुचित भएको भन्दै माफी मागे पनि आन्दोलन मत्थर भएको छैन भने प्रहरी दमन पनि जारी छ गत हप्तादेखि सुरु भएको विरोध प्रदर्शनका क्रममा दुईजना भन्दा बढीको मृत्यु भइसकेको छ भने एक भन्दा बढी घाइते र दुई हजार भन्दा बढी प्रदर्शनकारी गिरफ्तारीमा परेका छन् सरकारले जनावासको व्यवस्था गरी मनोमानी रूपमा शहरको प्रमुख स्थानमा रहेको पार्कको स्वर बदल्न खोजेको भन्दै नागरिक स्वतस्फूर्त रूपमा प्रदर्शनमा रहेका छन् नागरिकहरूको प्रदर्शनमा ऐक्यबद्धता जनाउँदै केही अधिकारवादी संस्थाले हिजो आजको लागि टर्की बन्दको आह्वान गरेका छन् बन्दको कारण त्यहाँको जनजीवन पनि प्रभावित भएको बीबीसीले जनाएको छ सिरियामा दुई वर्षदेखि जारी विद्रोहमा सरकार र विद्रोही दुवै पक्षले रासायनिक हतियार प्रयोग गरेको आशंका बढेको छ धेरैजसो पश्चिमा राष्ट्रको सहयोग पाइरहेको विद्रोही र रसिया लगायतका देशको समर्थन पाएको बसर अल असादको सरकारले रासायनिक हतियार प्रयोग गरेको आशंका बढेको हो स्वतन्त्र अन्तर्राष्ट्रिय आयोगले लामो समय लगाएर तयार पारेको एक प्रतिवेदनमा घटनाको प्रकृति र घाइतेको अवस्थाले त्यहाँ रासायनिक हतियार प्रयोग भइरहेको आशंका बढेको जनाइएको छ यसअघि सरकारले रासायनिक हतियार प्रयोग गरिरहेको अमेरिका लगायत देशहरूले आरोप लगाएका थिए राजधानीमा जारी गोर्खाको फुटबल अन्तर्गत आज क्वार्टर फाइनलको समीकरण पूरा हुने भएको छ समूह डी अन्तर्गत आज सकिने खेले अन्तिम आठमा पुग्ने सबै टिमको छिनोफानो लाग्नेछ दिउँसो स्थित दशरथ रङ्गशालामा समूह डीको शीर्ष स्थानमा रहेको फ्रेन्ड्स र चौथो स्थानको बोइज युनियन बीच प्रतिस्पर्धा हुनेछ दिउँसो दुई बजेपछि हुनेछ खेल त्यसै गरी आज हुनेहरूको खेलमा जाउला खेल हिमालयन शेर्पा पनि आमुने सामुने हुनेछन् चारवटी टिमको समान तिन अङ्क भएकोले आज विजय हुने टिम क्वार्टर फाइनलमा पुग्नेछन् भने बराबरी भए गोल अन्तरको आधारमा अन्तिम आठमा पुग्ने टिमको सिनोफानो हुनेछ र युवा तथा खेलकुद मन्त्रालयको तत्वधान तथा राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजनामा अन्तर क्षेत्र राष्ट्रव्यापी राष्ट्रपति रनिङ शुल्क प्रतियोगिता आजदेखि सुरु हुँदैछ प्रतियोगितामा एथलेटिक्स र भलिबलमा प्रतिस्पर्धा हुने राखेप अन्तर्गत खेलकुद विकास विभागका प्रमुख प्रकाश चन्द्र घिमिरेले जानकारी दिनुभयो एथलेटिक्समा छात्र र छात्रामा गरी जम्मा पच्चिस स्वर्णको लागि प्रतिस्पर्धा हुनेछ भलिबलमा छात्र र छात्रामा गरी दुई स्वर्णको लागि खेल हुनेछ पाँच विकास क्षेत्रका अफिसियल नौ सय दुई सय पाँच खेलाडीको सहभागिता रहनेछ दुवै खेलमा शीर्ष शीर्ष तीन स्थानको लागि निश्चित अङ्क दिइनेछ दुवैको अङ्क जोडेर समग्रमा विजेता उपविजेता र तेस्रो हुने टोलीको चयन गरिनेछ शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः पच्चिस हजार बिस हजार र पन्ध्र हजार नगद पुरस्कार पाउनेछन् हौस् त बिहान एघार बजेको अर्पण खबर सकियो म सम्झना बिदा हुन्छु नमस्कार भजनका लागि सुन्नु हजुर वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा यमहाले ल्याएको छ नयाँ सौगात Yamaha race scooter hundred percent Japanese टेक्नोलोजीमा बनेको उत्कृष्ट model extra mileage extra pickup र स्मार्ट लुक्स भएको Yamaha race scooter Yamaha race scooter चढी जिन्दगीको कठिनाईलाई सहज बनाउनुहोस् आधिकारिक dealer Kalika motorcycle parts Khairahani चार प्रसाद चितवन फोन नम्बर शून्य छप्पन्न पाँच बयासी छ सय एकसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास छैसठी त्रिसठी छ सय एकसठी रत्नगर एक सौराहा चुक चितवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी सात सय एकसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी सात सय एकसठी यसपालि सविदा अवश्य लेखिन्छ क्याबरेट सविदा लेख्न जाँदा एउटा राम्रो सुट त लगाउनु पर्छ है होइन सुट त लगाउने राम्रो सुट पाउने ठाउँ पनि हुनु पर्यो फेरि हाम्रो महिला सभासदलाई पनि त साडी ब्लाउज चाहिन्छ होला नि भन्नेहरूलाई लगाइरहे मलाई तपाईँलाई सुट महिला सभासदलाई चाहिँ साडी र ब्लाउज हाम्रो सौराज्य कृषि विकास ब्याङ्कको पहिलो तलामा सौभागी वस्त्रालय खुलिसकेको छ भन्ने हामीलाई लगाइराखेको छ हजुर हामी कहाँ सटिङ सुटिङका रेमन्ड कम्पनीबाट ब्रान्डेड सामान उपलब्ध हुनुका साथै विवाह व्रतबन्धका लागि चाहिने ब्रान्डेड साडी कुर्ता सलवार तथा सम्पूर्ण सामान सुपथ मूल्यमा पाइन्छ सम्पर्क सौभाग्य वस्त्रालय सौराहा चोक कृषि विकास बैङ्कको पहिलो तला फोन शून्य छप्पन्न पाँच एकसठी चार सय त्रिपन्न मोबाइल अन्ठानब्बे चार त्रिपन्न छप्पन्न तिन सय नब्बे प्रोप्राइटर जीवन बाबु सिलवाल एकपटक आई आधुनिकताको पहिचान गर्नुहोस् अय्या बा अय्या मरिनी आमा पटक सोध्न सक्थिनस मार्छु यसलाई आज ए गेठा बिहे गर्न लागेको भाइलाई किन कुर्ता खियाए हेर्नुहोस् न बाजे यसले आफ्नो बिहे भन्दैमा जहाँ पाए त्यहीँबाट गहना किनेर ल्याएछ कहाँबाट ल्याए कान्छो दाइलाई नसोधी सुनका गहना हाम्रै टाढी चोक हाई स्कुल रोडमा रहेको रामचन्द्र ज्वेलर्सबाट हो नि बाजे ठिकै त गरेछ नि जेठा चौबिस क्यारेटको सुनको गहना पाउने ठाउँ भनेकै हाई स्कुल रोडको रामचन्द्र ज्वेलर्स त हो नि लाटा अघि नै भन्नु पर्दैन त भाइ हाई स्कुल रोडमा रहेको रामचन्द्र ज्वेलर्सबाट ल्याएको भनेर हाम्रो झडै नपर्ने रहेछ हजुर हामी कहाँ कम्प्युटर प्रविधिबाट सुनचाँदीका गरगहना नापतल हुनुको साथै दक्ष तथा अनुभवी कालीगढबाट सुनचाँदीका गरगहना पुरानो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 दुनियाँमा प्रवेश गर्न चाहनेहरूका लागि सुवर्ण अवसर संचारको दुनियाँमा प्रवेश गर्न चाहनेहरूका लागि सुवर्ण अवसर हिट्स मिडिया एडभर्टाइजिङ प्राली र modern computer and education centre प्रस्तुत गर्दछ पन्ध्र दिने रेडियो टेलिभिजन उद्घोषण तथा प्राविधिक एवं आधारभूत पत्रकारिता तालिम यही जेठ उन्नाइस गतेबाट चितवन तथा काठमाडौँका चर्चित सञ्चारकर्मीहरूको साथमा उत्कृष्ट हुनेहरूलाई रोजगारीको अवसर फारम पाइने स्थानहरू modern computer and education centre Ratnanagar एक बकुलहर नगरपालिका गेटसँगै फोन शून्य छप्पन्न पाँच एकसठी शून्य शून्य शून्य मोबाइल अन्ठानब्बे चार एकाउन्न एक्काइस चार सय चालिस रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्ज एक बकुलर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तिस refresh exact study centre Ratnanagar दुई टाढी फोन शून्य छप्पन्न पाँच बैसठी दुई सय तिरानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी पाँच सय उन्नाइस आइएमई पर्सा शाखा मोबाइल अन्ठानब्बे चार त्रिपन्न छपन्न पैँतालिस दुई सय बाहन्न अभियान टेलिभिजन भरतपुर शून्य छपन्न पाँच पच्चिस एक सय चौरासी र एमुन मोबाइल हाउस बेन्द्रनगर फोन शून्य छपन्न पाँच बयासी आठ सय एक मोबाइल अन्ठानब्बे चार पचास एकाउन्न दुई सय अठाइस खुसीको खबर सम्पूर्ण अभिभावक विद्यार्थीहरूलाई ध्यानमा राख्दै रत्नगराट दूरसञ्चार रोडमा थ्री ब्रदर्स ट्युसन इन्स्टिच्युट खुलेको जानकारी गराउँदछौँ हाम्रा विशेषताहरू सम्पूर्ण तहको सबै विषय पढाइ हुने English language home tuition plus two एक वर्षमा नै उत्तीर्ण सात आठ नौ फेल भए पनि एसएलसी दिन पाउने व्यवस्था स्वच्छ शान्त वातावरणमा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाद्वारा नयाँ पद्धतिबाट पढाइने सम्पर्क three brothers tuition institute Ratnanagar आठ दूरसञ्चार road Bakulahar mobile number Dipendra Ghimire अन्ठानब्बे चार त्रिपन्न एकतिस दुई सय एकानब्बे सुदीप अर्याल अन्ठानब्बे चार एकाउन्न एकाउन्न नौ सय उनासे बादल खनाल अन्ठानब्बे एक अठासी अठाइस तिन सय उनानब्बे ए उर्मिला किन टोलाको के भयो र तिमीलाई निकै चिन्तित देख्छु नि हेर न निश्चल एउटा राम्रो कामको लागि अन्तर्वार्ता दिन गएकी थिएँ तर इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटर ज्ञानको कमीले फेल हुनु पर्यो त्यसैले नि ल त्यति सानो कुरामा पनि चिन्ता लिएर हुन्छ त जाउ न एटिट्युड मल्टी लर्निङ एकाडेमीमा एटिट्युड मल्टी लर्निङ एकाडेमी रे होइन के छ र त्यहाँ त्यस्तो ल सुन तिमी जस्तो इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटरमा कमजोर हुनेहरूका लागि यस एकाडेमीले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटरका विभिन्न कोर्सहरू धमाधम सञ्चालन गरिरहेको छ नि बरु ढिला नगरी आजै गएर आफ्नो सिट सुरक्षित गरिहाल ए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 लागि विशेष छुटका साथ ब्युटी पार्लर सम्बन्धी ट्रेनिङ दिइन्छ यसपालि संविधान त अवश्य लेखिन्छ कमरेड संविधान लेख्न जाँदा एउटा राम्रो सुट त लगाउनु पर्छ है होइन सुट त लगाउने राम्रो सुट पाउने ठाउँ पनि हुनु पर्यो फेरि हाम्रो महिला सभासदलाई पनि त साडी ब्लाउज चाहिन्छ होला नि भन्ने हामीलाई लगाइरहे मलाई तपाईँलाई सुट महिला सभासदलाई चाहिँ साडी र ब्लाउज हाम्रो सौराज्य कृषि विकास ब्याङ्कको पहिलो तलामा सौभागी वस्त्रालय खुलिसकेको छ भन्ने हामीलाई लगाइराखेको छ हजुर हामी कहाँ सटिङ सुटिङका रेमन्ड कम्पनीबाट ब्रान्डेड सामान उपलब्ध हुनुका साथै विवाह व्रतबन्धका लागि चाहिने ब्रान्डेड साडी कुर्ता सलवार तथा सम्पूर्ण सामान सुपथ मूल्यमा पाइन्छ सम्पर्क सौभाग्य वस्त्रालय सौराहा चोक कृषि विकास बैङ्कको पहिलो तला फोन शून्य छपन्न पाँच एकसठी चार सय त्रिपन्न मोबाइल अन्ठानब्बे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 enjoy which is comes of day eleven fifteen to two PM with with we are ultimate experience for two days हामी चाहिँ छौँ दुईजना रेगुलर आउने गर्दछौँ प्रत्येक दिन ठिकै सी समयदेखि करिब करिब बाह्र बजीसम्मको यो बिचमा हामी रहन्छौँ र विभिन्न टपिक्समा कुराकानी गर्दै आइरहेका छौँ पहिले आज पनि एउटा टपिक्समा रहेर कुराकानी गर्नको लागि ग्रेट टेक्निकल सपोर्ट मिलिरहेको छ टेक्निकल पार्टबाट मिस्टर राजको र अनियरमा छौँ म सूर्य र सँगै छु म सम्झना पनि तपाईँ सुन्दै हुनुहुन्छ छोटो समयमा नै लोकप्रिय हुन सफल radio radio Arpan hundred four point five mega सँगै तपाईँ हामीलाई इन्टरनेट लाइनमा पनि W W W dot radio Arpan dot com login गरेर विश्वको जुन सुकेको नाम रहेर पनि सुन्न सक्नुहुन्छ प्रोग्राम हो जस्ट फर इन्जोय हामी प्रत्येक दिन आउने गर्छौँ तपाईँलाई इन्जोय दिनको लागि जस्ट इन्जोय दिनको लागि र आज हामीले एउटा टपिक ल्याएका छौँ सूर्य भन त के टपिक हो एकजना साथी हुनुहुन्छ टेलिफोन लाइनमा उहाँलाई भनिहालौँ त्यस पछाडि सबैजना साथीहरूले सुनिहाल्नु एकदमै एकजना साथी टेलिफोन लाइनमा हुनुहुन्छ भने राज्यले सङ्केत गर्दै हुनुहुन्छ को हुनुहुन्छ उहाँलाई स्वागत गरौँ हजुर नमस्ते हेलो नमस्ते दाजु नमस्कार कहाँबाट को बोल्नुभयो हजुर म शक्ति खोरबाट निलम अधिकारी शक्ति खोरबाट निलम अधिकारी निलम चाहिँ के साल खबर एकदम आराम कुशल छ तातो तातो घाम तातो तातो हावा दुइटै मिलेर रमाइलो भइरहेको छ <laughs> यो हावा चाहिँ चिसो भइदियो कति मजा हुन्थ्यो होला है निलामजी त्यही भएर त गाह्रो भयो नि यस्तो गर्मी छ है अहिले त हजुर हजुर मौसमै त्यस्तो के भन्नु निलामजी खानपिन भयो भइसक्यो त हजुरहरूको भइसक्यो त हामी पनि खाना खाएरै आएका हौँ सूर्यले चाहिँ खाए खाना थाहा छैन सूर्य खाइदिनु मैले फोन गर्दा चाहिँ दाइले दाइलाई कहिले खानुहुन्न के हो यस्तो एकैछिन पछाडि चाहिँ खानेछ है प्रोग्राम सके पछाडि हजुर मैले कल गर्दा हजुरले कहिले खाएको हुनुहुँदैन साह्रै दुःख लागेर आउँछ कति माया गर्ने सूर्यलाई हेर कति भाग्यवान सूर्य भाइ निलम होइन अहिले चाहिँ खासै भोग लागिरहेको छैन होइन निलमज्यू यो माया माया भरेको शब्द सुन्दा झन् सूर्यलाई खानै पर्दैन आज <laughs> जे होस् अलिकति ढिला खाने बानी छ होइन त्यसले पनि हुनसक्छ क्या अहिले निगम अनि के छ यहाँको नयाँ ताजा खबर विश्वले हजुर एकदम आराम छ होइन बस्छु बसाइ खायो के भन्ने यस्तै छ अब हजुरहरूको चाहिँ के छ भन्नु न अब हामी पनि एकदम आराम कुशल मङ्गल तातो तातो हावा तातो तातो घाम <laughs> खाएर हामी पनि टन्न छौँ निकै नै गर्मी छ है आज भोलि चाहिँ त्यही हो आउने जाने यहाँहरूसँग कुरा गर्ने यसरी नै गइरहेको छ दिनहरू निलमजी निलमजी आज हामीले एउटा टपिक लिएर आएको छौँ नि त यहाँलाई थाहा छैन होला है मैले भनेकै छैन हामीले भनेपछि हामी चाहिँ टपिक भन्छौँ है तर निलम हिजोको कुराकानी हामीले गरेका थियौँ होइन त्यो एन्सर चाहिँ के लाग्यो यहाँलाई हो अथवा होइन हिजोको हिजोको जुन कुराकानी थियो होइन नाम पत्ता लाउनु पर्ने थियो क्या नाम थियो क्या एन्सर त्यो चाहिँ राइट हो अथवा होइन राइटै हो राइट हो होइन जस कुनै कुराको पनि नाम छैन भने त्यो कुनै अर्थै रहँदैन होइन कसरी हामी चिन्ने त यो के कुरा हो मेरो साथीले ठ्याक्कै मिलाइदिएको कि र अप्ठ्यारो पऱ्यो क्या एकैचोटि सोध्ने उसले दुई तिनचोटि बुझ्दा सोध्दा सोध्दा ठ्याक्कै मिलाएको क्या वेल आज चाहिँ टपिक्समा रहेर कुराकानी गर्ने क्रममा होइन आज चाहिँ अब तपाईँलाई के लाग्छ भनेर हामीले सोध्नेछौँ जस्ट होइन विचार एउटा डिस्कसन चाहिँ हुनेछ होइन ताकि अब टपिक्सतिर जाउँ यहाँलाई के लाग्छ which is better single families or group families यहाँलाई चाहिँ के लाग्छ एकल परिवार चाहिँ सुखी हुन्छ अथवा राम्रो हुन्छ अथवा संयुक्त परिवार राम्रो हुन्छ सुखी हुन्छ र किन यहाँलाई चाहिँ के लाग्छ त्यो दुइटामा एउटा चाहिँ भन्नुपर्ने हुन्छ यस्तो हो क्या दादाजी कस्तो भने नि अब मैले पर्दा मात्रै होइन मैले होइन आम सबै मान्छेहरूले जनताहरूले अब के चाहन्छन् भनेदेखि नि अहिलेको समय सिचुएसन अनुसार एकल परिवार नै सुखी राम्रो हुन्छ भन्ने लाग्छ मलाई पनि लाग्छ सबैजनाले त्यही सोच्नुहुन्छ भन्ने आशा छ किनभने अब अहिलेको अहिले हाम्रो देशको अवस्थालाई हेर्नु न अब हरेक परिस्थिति अनुसार अब मान्छेहरू जनताहरू धेरै छन् बेरोजगारी छन् जागिर छैन हामीलाई कति दुःख हुन्छ धेरै परिवार भएपछि आफ्नो परिवारमा पनि हरेक कुरा टेन्सन हुन्छ मेन्टली हुन्छ अब मेन्टलीदेखि लिएर हरेक आर्थिक रूपमा हरेक कुराले प्रभाव परिरहेको हुन्छ क्या बच्चाहरूलाई अब पढाउन हरेक गर्नलाई समस्या भइरहेको हुन्छ नि कमाउनलाई गाह्रो भएको हुन्छ नि जति धेरै छोराछोरी भयो होइन त्यति गाह्रो हुन्छ नि होइन र दिदी अनि निलमजी जोइन्ट फ्यामिली भयो भने अब सबैको साथ मिल्छ सहयोग मिल्छ होइन एक प्रकारले हेर त अब त्यो जस्तो सम्झ्यो त्यस्तै पनि हुन्छ किनभने अब हजुरले भनिसक्नुभयो साथ मिल्छ सहयोग मिल्छ भन्नुभयो तर त्यो साथ सहयोग मात्रै पनि खासै ठुलो पनि होइन अब एक एक्लो हुनु भनेको अब आफ्नो परिवार एक्लो हरेक कुराले सुख पनि छ राम्रो पनि छ होइन दुइटै सम्झिँदा ठिकै छ त तर वास्तवमा भन्नुपर्दा सिङ्गल परिवार नै राम्रो होला जस्तो लाग्छ जोस् हाम्रो निलमजीलाई चाहिँ एकल परिवार हो भने राम्रो हुन्छ सजिलो हुन्छ छिटो हुन्छ जस्तो लाग्छ निलमजीलाई होइन ओके तपाईँको आफ्नो विचार राखिदिनु भयो त्यसको लागि धन्यवाद फेरि फेरि पनि आउँदै गर्नुहोला आजको लागि चाहिँ छुट्टिन्छ है हजुर हजुर हल्का मेरो कि भन्ने आशा छ फास्ट मेरो सुन्नु न यो चितवनको एकजना निरु बहिनी हुन्छ कि उहाँलाई सम्झिरहेको छु भन्छु अर्कै चितवनको हुनुहुन्छ यता खोले सिमलको दिदी उहाँलाई धेरै धेरै सम्झना छ अरे भनेर भन्छु त्यस्तै यहाँ विशेष गरी हुन्छ मेरो भरत पवन पवनजङ भण्डारी दिपक आचार्य दिपेन खड्का सुदन तामाङ जनक बडुवाल भन्ने उहाँहरूलाई धेरै धेरै सम्झेको छु कहिले पनि बिर्सिदिनँ उहाँलाई भनेर भन्न चाहन्छु है त हुन्छ तपाईँको सम्झना सकियो आजको लागि छुट्टिन्छौँ नमस्कार नमस्कार शक्तिखरबाट नै लम्जाउनु भएको थियो उहाँसँग मिठो कुराकानी भइसकेको छ प्रोग्राम हो जस फर इन्जोय तपाईँ सुन्दै हुनुहुन्छ छोटो समयमा नै लोकप्रिय हुन सफल radio radio Arpan hundred four point five mega हर्जसँगै तपाईँ हामीलाई इन्टरनेट लाइनमा पनि W W W dot radio Arpan dot com login गरेर विश्वको जुन सुकेको नाम रहेर पनि सुन्न सक्नुहुन्छ अब बिहान एघार बजेको अर्पण खबर पछि आउने गर्छौँ हामी र लगभग लगभग बाह्र बजेसम्म चाहिँ तपाईँको साथमा रहने गर्छौँ तपाईँले फोन गर्नुपर्ने हुन्छ पाँच त्रिसठी तिन सय तेत्तिसमा चाहिँ कल गर्नुहोला आज सूर्यलाई चाहिँ अलिक थगेला छ अरे कि त्यही भएर मैले बोलिरहेको अघि अर्को एकजना साथी हुनुहुन्छ भनेर राज्यले सङ्केत गर्दै हुनुहुन्छ र सिङ्गल फ्यामिली इज बेटर हुन्छ कि अथवा ग्रुप फ्यामिली यानि कि टोटली फ्यामिलीसँगैको फ्यामिली चाहिँ ग्रेट हुन्छ यानि कि बेटर हुन्छ राम्रो हुन्छ के लाग्छ भनेर हामी सोधिरहेका छौँ आफ्नो विचार तपाईँ राख्न सक्नुहुनेछ जसको लागि कल गर्न सक्नुहुनेछ zero five six five six three three three two and zero five six five six three three three थ्रीमा तपाईँ कल गर्न सक्नुहुन्छ टेलिफोन लाइनमा एकजना साथी हुनुहुन्छ हेलो हेलो नमस्ते दिजुएन नमस्ते को बोल्दै हुनुहुन्छ के हजुर एकदम ठिकै छ त भनेपछि शक्ति खोरतिरको हालखबर चाहिँ के छ होला यहाँ पनि ठिकै छ दिदी अलिकति गर्मी छ घाम तातिया छ बसिया छ यो गर्मी मौसममा पनि घाम ताप्दै बस्दै गर्नुभयो होइन पवनजी ताप्दिन भने नि ताप्नै पऱ्यो नि के भन्नु प्रचण्ड गर्मी छ घाम लागिरहेछ टह टह ए जुन पो लाग्छ <laughs> पनि हो भिटामिन डी खाऊ भनेर नि कति <laughs> खानु के खाना खाँदा वाक केही हुन्छ भने फेरि डराइदिन्छ र भिटामिन डी बढी भयो भिटामिन नै बढी हुन्छ ओके खाना खाएर सम्झिनु भयो पवनले अथवा भएको छैन खाना भइसक्यो खाना खाइसक्नु भयो है कहिले यो सूर्यलाई कहिले हो सँगै खाना बोलाउने सूर्य चाहिँ लास्टै अल्छी कि खाना खाना पनि अल्छ्याएर खाँदै नखाने भने कहिले काहीँ त आफै बिर्सिने होइन पछि चाहिँ अल्छी लास्टै सूर्य एकदम अल्छी भएर खाना धेरै उसलाई अल्छी लाग्छ अरे कि खानै खाएको छैन भने ओके तर अल्छी चाहिँ होइन है पबन्द ओके हामी एकछिन पछाडि म चाहिँ एकछिन पछाडि खान्छु अलिकति ढिला खाने बानी छ सो द्याट होइन हजुर हजुर हुनुहुन्छ म चाहिँ छिटो छिटो म फास्ट फास्ट हजुर हजुर अनि पवन आज हामी एउटा टपिकमा कुराकानी गरिरहेका छौँ सुन्नु भएको छ टपिक के छ आज सिङ्गल ए फ्यामिली र जोइन्ट फ्यामिली होइन यहाँलाई चाहिँ कुन बेटर लाग्छ र किन बेटर त सिङ्गल परिवारै हो सानो परिवार सुखी परिवार भन्छन् होइन अब के भन्छ यो यात्रामै जति धेरै चाहिँ नि झोला झ्याम्टा अब भारी भयो नि उति गाह्रो अब सिङ्गल मान्छे मात्र हिँड्नलाई सजिलो हुन्छ त्यसमा पनि अब सिङ्गल परिवार भएपछि हरेक कुराहरू सेयरिङ हुन्छ सजिलो हुन्छ अब हुन्छ धेरै अब ठुलो फ्यामिलीमा चाहिँ अलिकति झैझगडा हुने कसको कुरा कसलाई मन नपर्ने कसको कुरा कसलाई मन नपर्ने अब फलानालाई चाहिँ यति माया गर्ने यसो दिने मलाई छैन भन्ने अलिकति बढी किचलो हुन्छ कि जस्तो लाग्छ कि भनेपछि हाम्रो पवनजीलाई पनि सिङ्गल परिवारै राम्रो लाग्छ सजिलो लाग्छ हो हजुर त्यो पनि हो र वास्तविकता पनि आखिर हुने त त्यही हो अब जोइन परिवार पनि एक दिन छुट्टिएर सिङ्गलै बन्छ बन्नलाई त जोइनमै त अब खासै हामीले अहिले अब हाम्रै समाजतिर हेर्दा पनि जोइन परिवारै एकै ठाउँमा बसेर चार पाँचजना दाजुभाइ नै अब विवाह गरेर उनका पनि छोराछोरी एउटै परिवारमा भएको त छैन पके पनि दाईहरू दाजुभाइहरू त आखिर वास्तविक हुने त यही नै हो नि चाहिँ छुट्टिने चाहिँ चलन चाहिँ बढ्ने क्रममा छ होइन हजुर किन होला यो छुट्टिने प्रवृत्ति बढेको अनि सँगै फ्यामिलीसँगै होइन बाबा मम्मीसँगै बसेर पनि त एउटा आफ्नो परिवारलाई सुखी बनाउन सकिन्छ होला जस्तो लाग्छ मेरो विचारमा चाहिँ यस्तो हुन्छ त अब कुनै पनि काम गर्नको लागि सजिलो हुनको लागि जस्तै अब हाम्रो एउटा सानो उदाहरणको लागि नेपाल देश भयो एउटा देशमै संयुक्त रूपमा एउटा कुनै पनि ठाउँको सिमाना नचोकिकन पनि विकास गरे भए सकिन्थ्यो नि त तर के भयो त विकासको लागि पनि अलिकति ठाउँ क्षेत्र तोकिसकेपछि फलान ठाउँमा यति फलान ठाउँमा यति ठाउँ हेरेर चाहिँ अब बजेट निर्धारण भए जस्तै अब परिवार पनि अलिकति छुटेर गइसकेपछि आफ्नो आफ्नो काम गर्नको लागि चाहिँ अलिक इजिली हुन्छ क्या अब बाबुआमासँग टाढै हुने भन्ने त हुन्न आफ्नो छुट्टे पनि बाबुआमा भनेको त बाबुआमा नै हो नि जो हाम्रो पवनजीलाई चाहिँ सिङ्गल फ्यामिली चाहिँ एकदमै बेटर लाग्छ बेस्ट लाग्छ अहिलेको परिस्थिति अनुसार होइन हजुर र हुने पनि त्यही जस्तो लाग्छ अब जोइन्ट फ्यामिलीमा बस्न त फेरि अलिकति अब फ्यामिलीहरू पनि रुचाउनु नि लेडिजहरू जुन विवाह गरेर ल्याइने एउटा हुन्छ नि आफ्नो श्रीमती उनीहरू पनि टिक्दैन कि अब जस्तै दाजुभाइकै अब मेरो प्लस अब दाई भाइका अब सबैजनाले फ्यामिली अब आफ्नो परिवार विवाह गरेर श्रीमती ल्याइसकेपछि उनीहरू बिच पनि किचलो हुने है छुट्टिनु पऱ्यो यस्तो उस्तो भन्ने हुन्छ नि त त्यो त मिलेर बस्दाखेरि त हुन्छ होला नि पवन चाहिँ तर ठिकै छ के छैन तपाईँको विचार हामी बुझ्ने कोसिस गरौँ यहाँलाई चाहिँ एकल फ्यामिली सिङ्गल फ्यामिली चाहिँ मनपर्ने रहेछ है तपाईँको विचारको लागि धेरै धेरै धन्यवाद फेरि फेरि पनि आउँदै गर्नु होला अहिलेको लागि चाहिँ छुट्टिन्छ नमस्कार हस् नमस्कार सक्दुखुरबाट आउनुभएको थियो पवन जगजी र उहाँ पनि हामीबाट कुराकानी मिठो कुराकानीका साथसाथै छुटेर गइसक्नु भएको छ यहाँहरू पनि आउन चाहनुहुन्छ भने सुने सपन्न पाँच त्रिसठी तिन सय बत्तिस र पाँच त्रिसठी तिन सय तेत्तिसमा चाहिँ कल गर्नुहोला हामी प्रोग्राममा मिठा मिठा गीतहरू एकदमै इन्जोय खालका गीतहरू पनि तपाईँको लागि राख्ने गर्छौँ राज्यले प्ले गर्छौँ भाषा तपाईँ आफ्नो विचार राख्न चाहनुहुन्छ भने फटाफट डायल गरिहाल्नुहोस् टेलिफोन लाइन चाहिँ ओपन छ राज्यको चोइसमा रहेको प्रोग्राममा फर्स्ट म्युजिकल ब्रेक सँगसँगै ब्याकग्राउन्ड गाना प्लेयर भइसकेको छ सो यो म्युजिक तपाईँ सुन्दै गर्नुहोस् र इन्जोय गर्दै गर्नुहोस् हामी एकैछिन पछाडि आउँछौँ कतै नजानुहोला प्रोग्राम जस्ट फर इन्जोय सँगसँगै रहनुहोला मर मर मर मर मर मर मर मर मरवा दिया मर मर Mira ओके प्याइ प्याइ प्याइ प्याइ प्याइ के के के के के के होइन त <laughs> राजेको चोइसमा रहेको यो म्युजिक प्रोग्राममा फर्स्ट म्युजिकल ब्रेक सँगसँगै प्लेआउट गरिसकेका छौँ प्रोग्राम जस्ट फर इन्जोय सँगसँगै तपाईँ हुनुहुन्छ सुनिरहनु भएको छ हामीलाई लाइभ ट्युन अन गरेर one of the best and one of the rocking radio station of your town and station of your choice this is radio Arpan one of four point five mega hertz र इन्टरनेट अनलाइनमा डब्लु डब्लु लगन गरेर सुनिरहनु भएको छ programme just for enjoy technical support मिलेको छ मिस्टर राजको र हामी अनिरबाट बोलिरहेका छौँ म सम्झना र सँगै हुनुहुन्छ सूर्य पनि तपाईँ पनि आउन सक्नुहुन्छ प्रोग्राम जस्ट फर इन्जोयमा आज हामी एउटा टपिकमा रहेर कुराकानी गरिरहेका छौँ सिङ्गल फ्यामिली आज जोइन्ट फ्यामिली यहाँलाई चाहिँ कुन बेटर लाग्छ र किन यस विषयमा तपाईँ पनि आफ्नो मत राख्न अथवा आफ्नो चाहिँ हुन्छ नि आफ्नो तर्क के तर्क गर्न चाहनुहुन्छ यहाँलाई चाहिँ के मनपर्छ आफ्नो विचार राख्न सक्नुहुन्छ डायल गर्नु शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र पाँच त्रिसठी तिन सय तेत्तिस बिल्कुलै तपाईँको लागि खुले छन् कोही साथी हुनुहुन्छ लाइनमा उहाँलाई स्वागत गर्छौँ हजुर नमस्कार नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ रचना रचनाजी के छ हाल खबर हामी पनि एकदम ठिक छौँ अनि रचनाजी कस्तो बिस्तारै बोल्नु भयो खाना खानुभयो रचनाजीको पछाडि चाहिँ के होला लामा रचना लामा रचना खाना भइसक्यो रचनाको अथवा भएको छैन भएको छैन है तिमी रचना चाहिँ बिस्तारै बोल्नु भएको छ मान कस्तो बिस्तारै बोला बोला रचना चाहिँ किन नखानु भएको खाना यति बेलासम्म अब खाने अब खाने है भने पछाडि सम्झनाले आज चाहिँ खाना खाइसकेको छ अरे होइन हाम्रो सूर्य चाहिँ खाना बाँकी छ है भनिसकेपछि रचनाजीले पनि खाना लाइन्छ आज सूर्य पनि ढिलो हुनुभएछ होइन रचनाजी पनि ढिलो हुनुहुन्छ रचनाजी चाहिँ किन ढिलो आज कि सधैँ यतिखेरै हो भनेपछि रचनाजीको टाइम चाहिँ यतिखेरै हो रहेछ है रचनाजी के छ हालखबर सुनाउनुहोस् नयाँ नौलो खबर के छ के गर्नुहुन्छ रचनाजी म पढ्छु कतिमा पढ्नुहुन्छ इलेभेनमा कस्तो चल्दैछ वेटिङमा हुनुहुन्छ ए हो त के अरे <laughs> रचनाजी हजुर हाम्रो के भन्छ सूर्यजी चाहिँ के भन्न चाहन्छु ल सूर्य भन भन बोल अघि होइन हिजो चाहिँ कुराकानी भएको थियो क्या रचनासँग होइन ल रचनालाई मैले हिजो एउटा एकदमै रमाइलो गेम चाहिँ खेलाइरहेको थिएँ होइन र रचनाजीले चाहिँ मिलाउनु भएको थियो त्यो आन्सर पनि होइन र आजको एस एपिसोडमा भने अलिकति डिफ्रेन्ट टाइपको टपिक्स रहेको छ आफ्नो विचार राख्नुपर्ने आउँछ होइन टपिक सुन्नुभयो अथवा भन्नुपर्ने रचनालाई अघि रचनालाई के लाग्छ एउटा एकल परिवार बेटर यानि कि राम्रो लाग्छ अथवा संयुक्त परिवार राम्रो लाग्छ यहाँलाई यसरी किन कारण चाहिन्छ है <laughs> किन होला त रचना किन होला त संयुक्त परिवार मनपर्ने रचनालाई धेरैजना हुन्छ अनि धेरै उता शिक्षाहरू सिक्न पाइन्छ धेरै कुराहरू आफूले नजाने कुराहरू सिक्न पाइन्छ त्यही तर संयुक्त परिवारमा भयो भने रचना होइन आफूलाई एउटा मनमा लागेको कुरा आफू केही गर्छु भन्ने खालको एउटा धारणा आइहाले पनि त्यो संयुक्त परिवारबाट त्यो कुराकानी पुरा चाहिँ हुँदैन होला हुन सक्छ होइन भोलिका दिनहरूमा फेरि रचना जी एउटा एकल परिवारमा बस्न रुचाउनुहुन्छ अथवा हुँदैन त्यो त आफ्नो ठाउँमा छ होइन तर पनि भोलिका दिनमा त्यो दिन नआउला भन्न सकिन्न एकल परिवारमा बस्न बाध्य पनि हुनुपर्छ कि जस्तो लाग्छ अघि भने पछाडि रचनालाई वास्तवमा अब संयुक्त परिवार नै मनपर्ने भयो होइन ठिक छ हाम्रो विचार राखिदिनु भयो प्रोग्राममा पार्टिसिपेन्ट जनाउँदै जानु होला हिजोको दिनदेखि आजसम्म जसरी जनाउनु भएको छ भोलिका दिनदेखि पर्सिका दिनदेखि सदैव सदैव साथ मिलिरहनेछ रचनाको होइन र प्रोग्राम लास्टसम्म सुनेर साथ दिनु होला कसैलाई डेडिकेसन छ एउटा म्युजिक हामी प्ले आउट गर्नेछौँ केही समय पछाडि डेडिकेसन छ भने राखिदिनु होला मेरो साथीहरूलाई अनि विशेष गरी हजुरहरूलाई अनि मेरो घर परिवारलाई अनि मलाई रचनाहरू चिन्ने नचिन्ने सम्पूर्णलाई ओके रचनाजी प्रोग्राममा आउनुभयो आफ्नो विचार पनि राख्नुभयो र सबै साथीहरूले चाहिँ एकल बरेर राम्रो भनिरहनु भएको थियो रचनाले चाहिँ संयुक्त बरेर राम्रो भन्नुभयो मलाई चाहिँ खुसी लाग्यो कि हाम्रो सूर्यलाई कस्तो लाग्यो अचम्म एकदमै खुसी लाग्यो रचनाको विचार चाहिँ होइन जो संयुक्त परिवार पनि राम्रै हुन्छ र एकल परिवारभित्र पनि अब कसरी आफूले कसरी त्यो व्यवहार कसरी उतार्न सकिन्छ भन्ने कुरामा बल पनि एकल परिवार सँगसँगै संयुक्त परिवारको पनि धेरै फाइदा हुन सक्छन् होइन रचनाजीले चाहिँ त्यही भएर भन्नुभएको होला ठिकै छ तपाईँलाई चाहिँ संयुक्त परिवार मन मनपर्दो रहेछ हामीले बुझिसकेका छौँ आजको लागि चाहिँ छुट्टी छ फेरि फेरि पनि आउँदै गर्नु होला है रचनाजी ओके बाई रचना आउनुभएको थियो प्रोग्राम जस्ट इन्जोयमा तपाईँ पनि यसै गरी आउन चाहनुहुन्छ भने टेलिफोन लाइन ओपन छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छपन्न तिन सय तेत्तिसमा चाहिँ कल गर्नु होला सूर्यले बोल्दै थिएँ है बिचरा सूर्यलाई ठगे लाग्यो भने अर्को नम्बर चाहिँ मैले भनिदिएको नि त सूर्य जिउ साथीहरूको चाहिँ आगमन भइरहेको छ र यो टपिक्समा हामी कुराकानी गरिरहेका छौँ सुनिरहनु भएको छ हामीलाई लाइभ ट्युन अन गरेर one four point five mega आर्समा र इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कममा लगन गरेर सुनिरहनु भएको छ यसलाई एउटा म्युजिक ब्याकग्राउन्डमा प्लेआउट भइसकेको छ राज्यले सङ्केत गरिदिनु हुन्छ केसन डान्स गराउन त भनेर okay I am ready for that so केबिसन प्रोग्राम जस्ट मिन्ज एल्बर right back after this short musical break and short commercial break The crowd dancing like they on a motorbike, giving what they like.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 छौँ एउटा टपिक्सहरू ल्याएका छौँ आज र कोही साथी हुनुहुन्छ भने राजको इसारा मिलिरहेको छ र आउने तर्कमा हुनुहुन्छ अरे फोन लाइन कट भएको छ र तपाईँहरू आउन सक्नुहुन्छ सुने सपन्न पाँच त्रिसठी तिन सय बत्तिस र पाँच त्रिसठी तिन सय तेत्तिसमा चाहिँ कल गर्नुहोला आज सूर्यले चाहिँ के के के के भनिरहेको छ कि मलाई चाहिँ यहाँनिर होइन अनि कि हाँसिरहेको छ राजी पनि हाँसिरहनु अरू खासै चाहिँ के भने होइन होइन एकल फ्यामिली चाहिँ सोसल्ली मनपर्छ भने चाहिँ हो होइन त्यही भएर तिमी चाहिँ हाँस्यो होला मैले चाहिँ अब साथीहरूलाई खै सूर्यदाले के भनेको होला त भनेर एउटा खुल्दुली पनि लागिरहेछ होला होइन जस्ट एकल फ्यामिलीमा चाहिँ अब हस्बेन्ड वाइफ भयो होइन एकदमै ह्याप्पी लाइफ एक आपसमा कुराकानी बुझिदियो सिद्धिहाल्यो हुन्छ जस्तो लाग्ने मैले त्यो विचार चाहिँ राखेको थिएँ र सम्झना हाँसिरहेको थियो सूर्यको विचार अलिक पछि अब कोही साथी लाइनमा हुनुहुन्छ उहाँलाई स्वागत गरिहाल्छु हजुर नमस्कार अनि सन्देशी खानपिन भयो भयो अनि हजुरको हामी पनि खाएर आएका छौँ भन्न सुरु गरिहाल्यो कता हराउनु भयो दिनभरि कता जाने प्लानमा हुनुहुन्छ दिनभरि अब कहाँ जाने नि के गर्नुहुन्छ यस्तो सानो पसल काम भनेपछि पसलमा काम गर्नुहुन्छ है हजुर सन्देशी कतिको गर्मी हुन्छ यहाँलाई गर्मी त धेरै छ कुरै नगरौँ है <laughs> त्यही त गर्मी चाहिँ निकै नै बढिरहेछ पानी कतिको खानुहुन्छ सन्देशीले टन्न पानी खानुहोस् है गर्मी जतिखेर गर्मीको महसुस हुन्छ त्यतिखेर एक गिलास पानी चाहिँ खाइहाल्नुपर्छ कि अनि बल्ल शीतल हुन्छ <laughs> अनि सन्देशी आज हामी एउटा टपिकमा कुराकानी गरिरहेका छौँ यहाँलाई थाहा छ टपिक ल भन्नुहोस् न त तपाईँको विचार चाहिँ के छ त नि एकल परिवारै ठिक होला हो है किन होला सन्देशी एकल परिवारमा होइन मान्छे थोरै हुन्छन् आवश्यकता कम भयो भने अब थोरै रकमले पनि पुरा गर्न सकिन्छ संयुक्त परिवारमा त्यस्तो हुँदैन नि त कहिले कमाउने कहिले नकमाउने हुन्छ एकल परिवारमा चाहिँ एकजनाले कमायो भने नि अरूले थोरै मान्छेहरू भएर नि दायर गर्न सकिन्छ अनि आवश्यकताहरू पुरा हुन्छ एकल परिवार सुखी जे होस् हाम्रो चाहिँ एकल परिवार सुखी लाग्छ एकल परिवार भयो भने चाहिँ आवश्यकताहरू परिपूर्ति गर्न पनि सजिलो हुन्छ म्यानेज गर्न पनि सजिलो हुन्छ है भनेपछि सन्देश चाहिँ आज प्रोग्राम आउनुभयो आफ्नो विचार पनि राखिदिनु भयो फेरि फेरि पनि आउँदै सपोर्ट चाहिँ गर्नुभयो है मसँग चाहिँ म मेरो विचारसँग एग्रिड तपाईँले जनाउनु भएछु छु जनाउनु भयो त्यसको लागि थ्याङ्क्स भन्न चाहन्छु होइन र अहिलेसम्म सम्झनाको सपोर्टमा चाहिँ मात्रै एकजना आइसकेको छ होइन जियोस् मेरो सपोर्टमा चाहिँ तिनजना साथीहरू आइसक्नु भएको छ तर लास्टमा चाहिँ <laughs> <laughs> केही छैन साथीहरूको विचार बुझ्ने कोसिस हो हाम्रो कसले जित्यो कसले हार्यो भन्नुपर्दा पनि त्यो साथीहरूको विचार बुझ्नु हो ठिकै छ आजको लागि चाहिँ छुट्यो गएर होइन सन्देशी सन्देश आउनुभएको थियो टाढीबाट प्रोग्राम सस्पेन्सीमा हामी छौँ राजी कुराकानी गर्न सक्दैनौँ भन्दै हुनुहुन्छ सोध्ने तर्फ गर्दै थियौँ पहिले नै हात लाउनु भएको छ राजीले चाहिँ अब बिदा मागेर जानुपर्छ है भनेर भन्नुभएको छ र प्रोग्रामबाट अब हामी पनि बिदा माग्ने बेला भइसकेको छ यति चाहिँ सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद इन्टरनेट अनलाइनमा W W W dot radio dot com login गरेर विश्वको जुनसुकै कुना यति यतिन्जेल हामीलाई साथ दिनुभयो यहाँलाई पनि धेरै धेरै धन्यवाद र कन्ट्रोल रुममा बसेर हामीलाई यतिन्जेलसम्म मिठा मिठा गीतहरू सुनाएर साथीहरूलाई फोन लाइनमा दिनु भएर चाहिँ निकै नै सहयोग गर्ने राजलाई पनि हार्दिक हार्दिक हार्दिक आभार थ्याङ्क्स थ्याङ्क्स राजी थ्याङ्क्स भन्न चाहन्छ उताबाट मैले पनि सपोर्ट गरेर भन्दै गर्नुहुन्छ सपोर्ट मान्छेले गर्नु राजीको सपोर्टमा हामी साथीसँग कसरी कुरा गर्न सक्थ्यौँ होइन वेल त्यसको लागि थ्याङ्क्स भन्न चाहन्छौँ र प्रोग्राम जसपिनजीको आजको यस एपिसोडबाट भोलि थुन पुनः तपाईँको माझमा भेट हुने बासा गर्न चाहन्छौँ र आजको लागि भने प्रोग्राम जसपिनजीको आजको यस एपिसोडबाट अनियरबाट म सूर्य र म सम्झना साथ बिदा हुन चाहन्छौँ ओके गुड